यस अर्पण खबरको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा आउँदो तीन दिनभित्र सभा निर्वाचनको मिति घोषणा गर्न अन्तरिम चुनावी मन्त्री परिषद र उच्च स्तरीय राजनैतिक बीच सहमति भएको छ बालुवाटारमा आज बिहान भएको छलफलमा संविधान सभा चुनावको लागि आवश्यक ऐन कानूनको टुङ्गो लगाएर चुनावको मिति घोषणा गर्ने सहमति भएको बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले जानकारी दिनुभएको छ तीन दिनभित्र चुनावका लागि विवादित विषयमा सहमति जुटाएर आउँदो जेठ पन्ध्र गते गणतन्त्र दिवसको अवसरमा चुनावको मिति घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा सरकारी वार्ता टोलीका सदस्य विद्याधर मल्लिकले जानकारी दिनुभएको छ चुनावको मिति घोषणा गर्न ढिला भइसकेकोले जतिसक्दो छिटो मिति घोषणाको वातावरण बनाउन मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले दलहरूलाई आग्रह गरेपछि उच्चस्तरीय राजनीतिक समितिले भोलि बैठक बसेर आधिकारिक धारणा बनाउने नेताहरूले जवाब दिएका छन् समितिको बैठक भोलि बिहान नौ बजे बस्नेछ आजको बैठकमा निर्वाचनको तयारी संविधान सभा अध्यादेश थ्रेस रोल समानुपातिक सिट संख्या दल दर्ताका लागि आवश्यक हस्ताक्षर संख्या उम्मेद्वारहरूले बुझाउनुपर्ने सम्पत्ति विवरण लगायतको विषयमा पनि छलफल भएको थियो बैठकमा अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी सरकारी वार्ता टोलीका तीनजना सदस्य तथा उच्च स्तरीय राजनीतिक राजनैतिक समितिमा सहभागी चार राजनीतिक शक्तिका प्रमुख नेताहरूको सहभागिता थियो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उच्च स्तरीय राजनीतिक संयन्त्र तत्काल खारेज गर्न माग गरेका छन् निर्वाचनबाट परिणाम नआउँदासम्म सबै दलको हैसियत एउटै भएकोले संयन्त्रको नाममा निषेधको राजनीति गर्न नपाउने बताएका छन् राजधानीमा भएको कार्यक्रममा बोल्दै थापाले निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने बताएका छन् मुलुकको विद्यमान संकटबाट निकास दिन निर्वाचनको विकल्प नरहेकाले छिटो मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो अध्यक्ष थापाले विगतमा ठूला राजनैतिक दलको अकर्मण्यता अदृश्यता र आत्मसमर्पणवादी चिन्तनले गर्दा देशको राष्ट्रियता अहिले गम्भीर सङ्कटमा परेको उल्लेख गरेका छन् नेपाली कंग्रेसका महामन्त्री प्रकाश मानसिंहले पार्टीका विभिन्न विभाग गठनमा देखिएको असन्तुष्टि समाधानका लागि पार्टीभित्र छलफल गर्न सकिने बताउनु भएको छ पार्टीका विभिन्न विभाग गठनमा वरिष्ठ नेता शेरबहादुर देवा पक्षधरबाट असन्तुष्टिहरू सार्वजनिक भइरहँदा महामन्त्री सिंहले वार्तामा आउन पार्टीका असन्तुष्टि पक्षलाई आग्रह गर्नुभएको हो कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा सिंहले पार्टीभित्रै सुल्झाउन सकिने मतभेदलाई सार्वजनिक गर्दै हिँड्नुभन्दा छलफलका आधारमा निर्माण गर्नुपर्ने खोज्नुपर्ने बताउनु भएको छ फरक प्रसङ्गमा उहाँले पूर्ववर्ती भट्टराई सरकारले गरेका राजनीतिक नियुक्ति सुरक्षा र प्रशासनिक निकायमा गरिएको हेरफेर र पद स्थानमा बदर गरिए मात्र निर्वाचन निष्पक्ष र धाँधली रहित तरिकाले सम्पन्न गर्न सकिने बताउनु भएको छ निर्वाचनलाई प्रभाव पार्ने निर्णय बदर गर्न सरकारलाई दबाब दिनुपर्ने महामन्त्री सिंहको भनाइ छ नेकपा एमालेका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी कुनै पनि गुटबन्दी नरहेको दावी गर्नुभएको छ नेपालगंजमा आज एक कार्यक्रममा ओलीले केन्द्रमा कुनै पनि गुटबन्दी नभएको दावी गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजान सामूहिक निर्णय गरेको भन्दै उहाँले अहिले शीर्ष नेताहरूको बीचमा कुनै समस्या नरहेको दावी गर्नुभएको छ सोमियो निर्वाचनमा कमजोर भए आगामी संविधान सभा निर्वाचनका लागि समेत सकारात्मक सन्देश नजाने भन्दै ओलीले सोभियो निर्वाचनमा सम्पूर्ण शक्ति परिचालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ एक अर्को प्रसङ्गमा ओलीले आगामी संविधान सभा निर्वाचनपछि एमाले पहिलो शक्तिको रूपमा आउने दावी गर्नुभएको छ पार्टी एक ढिक्का भएर चुनावमा जाने भन्दै ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दावी गर्नुभएको छ पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटोल सडक खण्ड अन्तर्गत नवलप्रासीको लोकाहा खोलाको डाइभर्सन वैकल्पिक सडक गहिरात्या आएको आकाशे पानीको फलले बगाएपछि करिब पाँच सय मिटर तलबाट अर्को डाइभर्सन निर्माण गरी एकतर्फी यातायात सुचारू गरिएको छ करिब आठ घण्टापछि सडकमा सवारी पास गराउने काम भएको हो असोजमा ओभरलोडको ट्रक हिँड्दा लोकाहा खोलाको पुल भाँचिएपछि नजिकै दक्षिणपट्टिबाट डाइभर्सन निर्माण गरिएको थियो असोजबाट जेठसम्म चारपटक डाइभर्सन निर्माण भएको हो बुटोलबाट पूर्व हिँडेका र नारायणगढबाट पश्चिम हिँडेको यात्रुहरू समस्यामा परेका छन् अस्ति राति बगाएको डाइभर्सन हिजो दिउँसो निर्माण गरिएको थियो भने त्यो पनि गैराती बगाएपछि यातायात अवरुद्ध भएको थियो लोकोहा खोलाको पुल मर्मत कार्य सकिएकोले पर्सीसम्ममा डाइभर्सनको आवश्यकता नपर्ने सडक डिभिजन कार्यालय बुटोलका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिनुभएको छ नक्सलवादीको अपहरणमा परेका भारतको छत्तिसगढ राज्यका कङ्ग्रेस अध्यक्ष नन्दकुमार पटेल र उनको छोराको सब फेला परेको छ उनीहरू लगायत लगायत छत्तिस गढ राज्यस्थित बस्तर जिल्लामा नक्सलवादी विद्रोहीले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या अठाइस पुगेको छ नक्सलवादीको आक्रमणमा कङ्ग्रेसका वरिष्ठ नेता महेन्द्र कर्मा पूर्व सांसद उदय बुदलिया र गोपी माधवनी लगायत दस सुरक्षाकर्मी तथा कंग्रेस अन्य कार्यकर्ताहरूको मृत्यु भएको हो आक्रमणमा अन्य जना भन्दा बढी व्यक्ति घाइते भएका छन् परिवर्तन यात्रामा निस्किएको कंग्रेस र्यालीलाई लक्षित गरी गरिएको आक्रमणमा कंग्रेस वरिष्ठ नेता विद्याचरण शुक्ल पनि घाइते भएका छन् परिवर्तन र्यालीका लागि करिब एक सय बिस कार्यकर्तासहित बिसवटा गाडीमा बस्तरको सुकमाबाट जगत जगदलपुर जाने क्रममा नक्सलवादीले भीषण आक्रमण गरेको थियो र इन्डियन प्रिमियर लिग आइपिएलको पार्टीका लागि आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स मिल्ने भएका छन् नेपाली समयअनुसार बेलुकी सभा आठ बजे इडेन गार्डन स्टेडियम कोलकातामा हुने प्रतियोगितामा यी दुई टिम बीच प्रतिस्पर्धा हुने भएको हो यसअघि चेन्नईले पहिलो सेमी फाइनलमा मुम्बईलाई हराउँदै फाइनल प्रवेश गरेको थियो त्यस्तै चेन्नईसँग पराजित मुम्बईले प्ले अफको विजेता राजस्थान रोयल्सलाई पछि पार्दै फाइनलमा फेरि चेन्नईसँगको भेट पक्का गरेको हो दुई पटकसम्म उपाधि चुमेको चेन्नईले आज मुम्बईलाई हराउँदै आइपिएलमा आफ्नो उपाधि संख्या बढाउने दाउमा छ प्रतियोगितामा राम्रो लयमा रखे रहेको मुम्बई पनि चेन्नईलाई पछि पार्दै पहिलो पटक उपाधि चुम्ने पक्षमा रहेको छ हवस् त अपराह चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस